नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट सहित देशका चारवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा मतदान जारी मतदान सम्पन्न भएको चौबिस घण्टामै नतिजा आउने वायु सेवा निगमद्वारा सन् दुई हजार चौबिससम्म पच्चिसवटा ध्वजावाहक जहाज पुर्याउने लक्ष्यसहितको व्यावसायिक कार्ययोजना तयार चीनबाट प्राप्त नयाँ जहाजले असार पन्ध्र गतिदेखि व्यावसायिक उडान सुरु गर्ने इराकमा जारी हिंसाका कारण जातीय युद्धको खतरा बढ्यो इजिप्टमा मुस्लिम ब्रदरहुडका एक सय तिरासीजना समर्थकलाई दिएको मृत्युदण्डको सजाय पुनर्विचार नहुने र अर्जेन्टिना विरुद्ध विश्वकप फुटबल अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश आज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 एक स्थान छाडेपछि आज उपनिर्वाचन गराइएको हो काठमाडौँ क्षेत्र नम्बर दुई चितवन क्षेत्र नम्बर चार बर्दिया क्षेत्र नम्बर एक र कैलालीको क्षेत्र नम्बर छमा मतदान भइरहेको छ मतदान प्रक्रिया बेलुकी पाँच बजेसम्म जारी रहनेछ सबै निर्वाचन क्षेत्रमा विद्युतीय प्रणाली अनुसार मतदान भइरहेको छ विद्युतीय मतदान भएकाले भोलि बिहानसम्ममा सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्ने आयोगले जनाएको छ यसैबीच यता संविधान सभाको उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर चारमा विभिन्न एघारवटा राजनीतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रति प्रतिस्पर्धामा रहेका छन् प्रधानमन्त्री सुशील कोइरालाले छाड्नु भएको चितवन क्षेत्र नम्बर चारमा उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसका तर्फबाट रामकृष्ण घिमिरे नेकपा एमालेका तर्फबाट पार्वती रावल र एकीकृत नेकपा माओवादीका खुसीराम पाक्रेन बीच मुख्य प्रतिस्पर्धा रहेको छ चितवन क्षेत्र नम्बर चारमा पैँसठी हजार दुई सय उनान्से मतदाता रहेका छन् चितवन क्षेत्र नम्बर चारमा एकतिस मतदान स्थल र एक्कासीवटा मतदान केन्द्र रहेका छन् सवारी साधनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन क्षेत्र नम्बर चारलाई ब्लक गरी चौधवटा नाका समेत बनाएको छ निर्वाचन शान्तिपूर्ण धाँधली रहित बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा अनुगमनको लागि विशेष टास्क फोर्स समेत सञ्चालन गरिएको छ संविधानका अन्तवस्तुमा सहमति जुटाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति सक्रिय बनेको छ समिति अन्तर्गतका उपसमिति औपचारिक छलफलमा व्यस्त भएका छन् भने समितिले दलहरूसँग अनौपचारिक छलफल सुरु गरेको छ हिजो प्रमुख तीन दल र मधेसवादी दलसँग छलफल गरेको यो माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको समितिले आज संविधान सभामा रहेका अन्य दलसँग छलफल गर्ने जनाएको छ अहिले केही बेरमा हुने छलफलमा संविधान सभामा विवादित रहेका विषय र संविधान निर्माण प्रक्रियामा सुझाव लिने बताइएको छ यसअघि बिहान सहमति र असहमतिका विषयलाई छुट्याएर सहमति जुटाउने जिम्मा पाएको उपसमितिको बैठक पनि बसेको थियो नेपाल वायु सेवा निगमले सन् दुई हजार चौबिससम्म पन्ध्रवटा ध्वजावाहक जहाज पुर्याउने लक्ष्यसहितको व्यावसायिक कार्ययोजना तयार पारेको छ निगमको बोर्ड बैठकबाट पारित कार्ययोजनालाई दुई एक दुई दिनमै नीतिगत निर्देशनका लागि पर्यटन मन्त्रालयमा पठाउने निगमले जनाएको छ दुई हजार पन्ध्रदेखि हरेक वर्ष जहाज थप्दै गएर दुई हजार चौबिससम्म जहाजको सङ्ख्या पच्चिस पुर्याउने लक्ष्य रहेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभएको छ त्यही अनुसार अन्तर्राष्ट्रिय उडान पनि थप्दै जाने र मैदान भएका सबै ठाउँमा आन्तरिक उडान भर्ने निगमको भनाइ छ अहिले निगमले एकतिसवटा हवाई मैदान भए पनि बाह्रवटामा मात्र उडान भर्दै आएको छ नयाँ जहाजका लागि झण्डै साठी अर्ब रुपियाँ लाग्ने र आधा रकम सरकारले लगानी गर्नुपर्ने निगमको भनाइ छ कार्ययोजना पारित भएपछि छब्बिस सयले रोजगारी पाउने निगमले दावी गरेको छ अहिले निगमसँग आबद्ध रहेर अठार सय दरबन्दी रहेकोमा त्यसलाई बढाएर छब्बिस सय पुर्याउने प्रवक्ता शर्माले बताउनु भएको छ यस्तै हिजोदेखि परीक्षण उडान गरेको चीनबाट प्राप्त नयाँ जहाजले असार पन्ध्र गतिदेखि व्यावसायिक उडान सुरु गर्ने जनाएको छ आज ललितपुरमा भोटो देखाउने जात्रा मनाइँदैछ रातो मचेन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएपछि आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउन लागिएको छ साँझ राष्ट्रपति डाक्टर रामवरण यादव सहितका उच्च सरकारी अधिकारी भोटो देखाउने जात्रामा सहभागी हुनुहुने बुझिएको छ रातो मचेन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा पुज्ने गरिन्छ जनकपुरमा गै राति सुतेको ठाउँमा आमा छोराको हत्या भएको छ जनकपुर नगरपालिका चार आनन्दनगरकी मैदुल खातुन र उहाँका छोरा सात वर्षीय अमरुल साफीको हत्या भएको हो घरमा सुतेको बेला आमा मैदुलको काठले हिर्काएर र छोरालाई घाँटी थिचेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभएको छ हत्यापछि लुटपाट पनि भएकाले लुटेराले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ एउटै कोठाको फरक ओछ्यानमा सुतेका बाह्र वर्षकी छोरी र नौ वर्षका छोराले भने घटनाबारे केही थाहा नपाएको बताएका छन् नवलपरासीमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सरकारी सेवा सुविधा प्राप्त गर्ने प्रक्रिया झन् जटिलो हुँदा अपाङ्ग भएका व्यक्तिहरू सरकारी सेवा सुविधा लिनबाट वञ्चित भएका छन् जिल्लामा करिब सात हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेका छन् निवेदन दिनुपर्ने वर्गीकरण गरी निर्धारण गर्नुपर्ने र विभिन्न कागजातहरूमा अपाङ्गता भएका व्यक्तिहरूले स्वयं उपस्थित भएर नै सही छाप लगाउनु पर्ने जस्ता प्रक्रियाहरू झन्झटिलो हुँदा आफूहरू सेवा सुविधाबाट वञ्चित भएको रकुवा गाविसका कृष्णबहादुर राणाले बताउनु भएको छ देशैभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ दुई दिन अघि नेपाल प्रवेश गरेको मनसुनको प्रभाव देशका पूर्वी मध्य र पश्चिमका केही भागमा मात्रै परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ सुदूरपश्चिम लगायतका देशका केही ठाउँमा मनसुन पुग्न अझै केही दिन लाग्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभएको छ अहिले देशका पूर्वी मध्य र पश्चिममा केही मात्र मनसुनको प्रभाव परेको र सुदूरपश्चिम क्षेत्रमा मनसुन नपुगेको पनि उहाँले बताउनुभयो औपालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीसहित पाँचवटा कम्युनिस्ट पार्टीबीच राष्ट्रिय राजनीतिक अभियानमा कार्यगत एकता गर्ने सहमति तपाईँ सहमतिप्रति तपाईँको प्रतिक्रिया के छ ए राजनीतिक सङ्क्रमणकाललाई निकास दिन होला बी कङ्ग्रेस र एमालेलाई चुनौती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 सजाय दिने आदेशमा पुनर्विचार नहुने बताएको छ वकिलका अनुसार दुई हजार तेह्रमा एक प्रहरी चौकीमा हमला गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो गत अप्रेल महिनामा एक न्यायाधीशले छ सय तिरासीजनालाई मृत्युदण्डको सजाय सुनाएका थिए जसको विश्वभर आलोचना पनि भएको थियो तीमध्ये केहीको सजायलाई पुनर्विचार गरिए पनि एक सय तिरासीजना विरुद्धको फैसलामा भने पुनर्विचार नगरिएको अधिकारीले बताएका छन् गत वर्षको जुलाईमा राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरी सेनाले राज्य सत्ता हातमा लिएपछि अहिलेसम्म मुस्लिम ब्रदरहुड पार्टीका थुप्रै कार्यकर्तालाई मृत्युदण्डको सजाय भइसकेको छ र खेल समाचार विश्वकप फुटबलमा आज राति र भोलि बिहान पनि तीनवटा खेल हुनेछन् पहिलो खेल अन्तर्गत राति पाउने दस बजे बेल्जियम र रुस बीच खेल हुनेछ भने दोस्रो खेलमा राति पाउने एक बजे दक्षिण कोरिया र अल्जेरिया बीच खेल हुँदा भोलि बिहान पाउने चार बजे पोर्चुगल र अमेरिका आम्ने सामने हुनेछन् गै भएको सङ्घर्षपूर्ण खेलमा इरानलाई एक शून्यले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ गै भएको समूह एफको खेलमा अन्तिम समयमा लियोनेल मेस्सीको गोलको मद्दतले इरानलाई हराउँदै अर्जेन्टिनाले अन्तिम सोह्रमा स्थान पक्का गरेको हो समूह एकमा यसअघि अर्जेन्टिनाले बोस्निया हर्जगोभिनालाई दुई एकले हराएको थियो नाइजेरिया इरानले भने नाइजेरियासँग गोलरहित बराबरीमा खेलेको थियो एक खेल बाँकी रहेको अवस्थामा इरानको पनि नकआउट चरण प्रवेशको सम्भावना बाँकी नै छ यस्तै विश्वकप फुटबलको समूह जीको खेलमा जर्मनी घानासँग दुई दुई गोलको बराबरीमा रोकिएको छ नतिजापछि जर्मनको दुई खेलबाट चार अङ्क भएको छ भने खानाले एक अङ्क बटुलेको छ आइतबार बिहान भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरेका हुन् समूह जीमा जर्मनीले यस अघिको खेलमा पोर्चुगललाई चार शून्यले हराएको थियो भने घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो घाना र जर्मन बीचको खेल बराबरीसँगै यो समूहबाट चारवटै देशको दोस्रो चरण प्रवेशको सम्भावना कायमै छ बोस्निया हर्ज गोविना विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ अघिल्लो खेलमा अर्जेन्टिनासँग दुई एकले पराजित नवप्रवेशी टिम आज बिहान भएको खेलमा नाइजेरियासँग एक शून्यले हारेपछि समूह चरणबाटै घर फर्किएको हो दिउँसो दुई बजेको अर्पण समाचारबाट हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक चितवनसहित देशका चारवटा निर्वाचन क्षेत्रमा उप निर्वाचनमा मतदान जारी मतदान सम्पन्न भएको चौबिस घण्टामै नतिजा आउने वायु सेवा निगमद्वारा सन् दुई हजार चौबिससम्म पच्चिसवटा ध्वजावाहक जहाज पुर्याउने लक्ष्यसहितको व्यावसायिक कार्ययोजना तयार चिनबाट प्राप्त नयाँ जहाजले असार पन्ध्र गतिदेखि व्यावसायिक उडान गर्ने इराकमा जारी हिंसाका कारण जातीय युद्धको खतरा बढ्यो इजिप्टमा मुस्लिम ब्रदरहुडका एक सय तिरासीजना समर्थकलाई दिएको मृत्युदण्डको सजाय पुनर्विचार नहुने र अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश आज राति बेल्जियम र रुस तथा दक्षिण कोरिया र अल्जेरिया भिड्ने हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार अर्पण समाचारको साथमा